नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकै प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको श्रृंखलामा श्रृङ्खलामा हामीले गएको साता स्वप्निल निरवको कथा संग्रह उज्यालोतिरबाट दुईवटा कथाहरूको वाचन सुन्यौं जसमध्ये पछिल्लो कथा अर्थात् शीर्ष कथा उज्यालोतिरको कथाको अंश पूरा वाचन गर्न समय पुगेको थिएन आज त्यही कथा उज्यालोतिरको बाँकी अंश लिएर आएको छु आजको कार्यक्रममा गएको साताको पछिल्लो केही अनुच्छेद सहित पुनः वाचन गर्दै अब उज्यालोतिरको बाँकी अंश वाचन सुनौ भोलिपल्ट अमृतसँगै खेल पुगे बदाम खाँदै साँझपखको त्यो सुन्दर माडी फाट मदन पोखरा निहाल्दै गरेको बेला परिचित आवाज कानमा ठोकियो स्वप्निलजी दुवैजना एकैसाथ उतिर फर्क्यौँ कालो चस्मा उज्यालो चेहरा हल्का चेहरामा दारी अमृत बोल्यो हेलो स्वर्णिमजी आराम हुनुहुन्छ क्या ऊ कता कता हेरेर मुस्कुराए मात्रै म अचम्म पर्दै थिएँ उसले हामीलाई हेरिरहेको थिएन ऊ हामीतिर फर्केको जरुर थियो तर उसको हेराइ अन्यत्र थियो गुल्मीमै बस्नुहुन्छ यो मेरो प्रश्न हजुर आज गुल्मीबाटै आएको ए अनि तपाईँ के गर्नुहुन्छ म खासमा तपाईँलाई सुन्ने काम गर्छु बडो अजीब उत्तर मलाई मात्र सुनेर सम्भव छ त चौबिसै घन्टा त म रेडियोमा बोल्दिनँ हो बोल्नुहुन्न अनि त आधा घन्टा तपाईँलाई सुन्छु अनि आधा दिन तपाईँलाई कल्पन्छु मलाई सुन्नु र कल्पनु बाहेक तपाईँको अरू काम छैन ऊ अलिकति विचलित देखियो अमृत बोल्यो स्वर्णिमजी तपाईँकी स्वप्निल तपाईँकै अगाडि छे मनमा लागेको कुरा भन्नुहोस् अनि मजाले हेर्नुहोस् सँगै तस्विर लिनुहोस् यसो एक्लो हुँदा तस्विर हेर्दै रमाउनुहुन्छ उसले भन्यो तस्विर जरुरी छैन म उहाँलाई मनको आँखाले देख्न र पढ्न सक्छु म उतिर फर्केँ एकदम निश्चल शान्त चेहरा एकदमै परिचित जस्तो लाग्ने कति मायालु चेहरा स्वप्नजी म आँखा देख्दिनँ अमृतका आँखा चम्किला भने म पनि अलिकति हाँसेँ आफैसँग र बोलेँ ए मेरो स्वर्णमजी त साह्रै मिठो ठट्टा पनि गर्नुहुँदो रहेछ म श्याम हो दुवै आँखा नभएको सक्षम मान्छे मलाई तपाईँको स्वर्णिम भन्ने रहर छ साँच्चै यो कुनै ठट्टा होइन रहेछ घायल जिन्दगी जिएको म चहराएँ बेसरी उसको वास्तविकता जानेर रातभर निँदैन बिहानै उठेर रेडियो गएँ हुन त रेडियो छाडिसकेको मान्छेलाई रेडियो गइरहनु जरुरी थिएन तर पनि गएँ सिसा अगाडि अमृत व्यस्त थियो मलाई देख्ने बित्तिकै भन्यो स्वप्निल दीपकले हिजो बिहे गरेछ एउटा अपत्यारिलो खबर तिमी बाहेक अरू कसैसँग जिन्दगी बिताउँदिन भनेर कहिले पिछा नछोड्ने मान्छेले बिहे गरेको सुन्दा गजब लाग्यो साँच्चै कति गजब छ यो प्रेम रेडियो छुटेपछि छुट्यो छुट्यो तर श्यामलाई भने जहिले फोनबाटै भए पनि स्वर्णिम स्पर्श सुनाउनु पर्थ्यो उसको कार्यक्रमप्रतिको अचम्मको लगाव देखेर अमृत भन्ने गर्थ्यो श्याम जस्तै लाखौँ श्रोता तिमीलाई पर्खिरहेछन् मैले फेरि फर्केर त्यतापट्टि ध्यान दिइनँ घरमै सानो पसल सुरु गरेर दुई दिदीभाइको जिन्दगी मजबुत बनाउने ध्याउनमा लागे दुई वर्षपछि अमृतले श्याम र मलाई सँगै राखेर भन्यो तिमी दुई बिहे गर तिमीले रोजे जस्तो खोजे जस्तो चाहे जस्तो र कल्पना गरे जस्तै सच्चा प्रेमी र जीवनसाथी श्याम बन्न सक्छ उसले तिम्रो बोली व्यवहारबाटै तिम्रो मन पढ्न सक्छ नाइ त हुँदै भएन दीपकसँग बिहे गर्ने प्रस्ताव पनि त अमृतले नै राखेको थियो र मैले आँखा चिम्लेर स्वीकारे थिएँ श्यामसँग बिहे गर्ने प्रस्ताव पनि आँखा चिम्लेर स्वीकारे बिहेपछिको प्रथम रात अचम्मको तर एउटा स्मरणीय रात अमृत म अनि श्याम लहरै जुनको टह टहटह छायामुनि बसेर श्रीनगरको चिसो चिसो बतासलाई न्यानोपनमा पगाल्दै थियौँ म एकहोरो बोल्दै थिएँ अमृतले मेरो आवाज आम श्रोतामाझ पुर्याउँदै थियो निस्तब्ध प्रहरलाई चिर्दै म निरन्तर निरन्तर बोल्दै थिएँ पार्श्वमा मिठो धुन बज्दै थियो विडम्बना यथार्थमा म कुनै माइक्रोफोनको अगाडि थिइनँ केही थियो त जुनको चिसो स्पर्श श्यामको काख र अमृतको सहानुभूतिपूर्ण शब्द आँखामा सागर उल्लियो हृदय अचम्मको गरौँ भारी भयो श्यामको आलिङ्गनमा बाँधिएर हिक्क हिक्क रोएँ अमृत मौन बनेर एकनाश जुनको छायामा एकोरी रह्यो श्यामले मेरो काँधमा बिस्तारै ताप मार्दै भन्यो स्वप्निल हिँड जाउँ गर भाइले पर्खिरहेको होला संयौँ सिँढी ओलेर तिनैजना घर फर्क्यौँ भाइ मस्त निधाइसकेको थियो अमृत पनि अर्को कोठामा सायद निधाइसकेको थियो तर हामी दुईपटकै निधाएनौँ उसको आलिङ्गनमा कसेर म धितमरुन्जेल रोएँ साँच्चै कमजोर मान्छेको आँखामा त महासागरै हट्छ कि कसो स्वप्निल म तिम्रो स्वर्णिमलाई तिमीबाट कहिले अलग गर्दिन तिमी निर्धक्क मन लागि स्वर्णिमलाई सम्बोधन गर्न सक्छौ म तिम्रो श्रोता तिमीलाई सुन्नेछु तर श्याम तिमी मलाई कतिन्जेल चाप दिन्छौ तेरो बाबुको विरुद्धमा हामीले अदालती बिहे गर्यौँ भो यस्ता कुरा नगर यसै पनि त म बोझ नै हो आमा आमाबाबुका लागि केही काम गरौँ भन्दा पनि रोक्नुहुन्छ कसैसँग सम्पर्क बढाउँ भन्दा पनि तिनीहरूले मेरो कमजोरीको फाइदा लुट्छन् भन्ने चिन्ता रहन्छ उहाँहरूलाई थपक्क आँसु पुसेर ऊबाट अलग्गिएर भने तिमी मलाई कति विश्वास गर्छौ मैले बाँचेको अन्तकाल जति नै तिमी रेडियोमा स्क्रिप्ट बोल्दिनौ आफ्नो मन बोल्छौ तिमी जे छौ त्यही स्क्रिप्टमा स्पष्ट छौ तिमीलाई बुझ्न र विश्वास गर्न एउटै स्क्रिप्ट काफी छ कति अलग र पृथक धारणा म आफू प्रष्टिनका लागि खोल्नु जरुरी रहेन ऊ मभित्रको दुःख पीडा चिन्ता आवेग सबै सबै महसुस गर्न सक्छ सायद मेरो जिन्दगीको उथल पुथल प्रेम कहानी पनि सोधिहालेँ श्याम तिमी यो किन सोध्दैनौ कि मेरो जिन्दगीमा कोही पुरुष थियो थिएन जरुरी छैन दीपक थियो तिमीले भनिहाल्यौ अझै अर्को पुरुष थियो थिएन न मैले सोध्नु जरुरी छ न तिमीले बताउन नै यी सबै कुरा छाड यति भनेर बिछोनामा लड्यौ म एक तमासको भएँ मुटु अनौठोसँग दुख्न थाल्यो गहिरो छटपटी भयो उसैको छेउमा गएर उसको गहिरो आलङ्गनमा भाँस्यौँ कि या उसको छेउमा बसेर फेरि एकपटक स्वर्णिमलाई सम्बोधन गरौँ कि यो पनि अलिक जाति हुँदैन यत्रो रात बितिसकेपछि फेरि फेरि दोहोऱ्याएर स्वर्णिमलाई सम्बोधन गरेर उसको निद्रा खलबल्याउनु राम्रो हुँदैन थियो बिहेको प्रथम रातमै म भित्रको बेचनीले मलाई गाँच्नु गाज्यो श्याम मेरो स्वर्णिम हो ऊ मेरो स्वर्णिम भन्न चाहन्छ तर साँच्चै मेरो स्वर्णिम हुनु र मान्नुमा कति फरक साँच्चै म स्वर्णिमलाई यसरी एकहोरो भएर किन माया गर्छु स्वर्णिममा मैले त्यस्तो कसको छाया मिलाएको छु किन म तिम्रो स्वर्णिम को हो भन्ने आम मान्छेको जवाफ दिन सक्दिनँ स्वर्णिमलाई सम्बोधन गर्न नपाउँदा म भित्र किन छटपटी हुन्छ सोच्दा सोच्दै उसलाई एक्लै छाडेर अमृत सुतेको कोठा ढकढक्याउन पुगे ऊ निदाएकै रहेनछ जुरुक्कै उठेर ऊ मतिर लम्क्यो र फेरि एकै झट्कामा आलिङ्गनमा पस्यो उफ कति चिसो स्पर्श तर आलिङ्गन मुक्त भएर भाग्न पनि नसक्ने बडो मुस्किलले ऊबाट अलग्गिएर श्यामकै छेउमा पछारिन पुगे आखिर जति जति भागदौड गरे पनि मेरो गन्तव्य त श्याम हो अनन्त अनन्त स्पर्श गर्नै नसकिने कहिल्यै नछोइएर पनि कल्पना अनि सपनामा सताइरहने स्वर्णिमको छायाको पछाडि म कतिन्जेल भाग्न सक्छु म स्वर्णिमलाई माया गर्छु ऊ मेरो कल्पना हो सपना हो मैले रात रातभर अनि दोहोऱ्याएर एकान्तमा कति कति टोलाएर मैले मेरै स्वर्णिमलाई त सम्झने गरेको छु मेरो कल्पनाको स्वर्णिम अमृत जत्तिकै समझदार श्याम जत्तिकै इमान्दार अनि सकारात्मक प्रेमको हिमायती छ र यो सँगै अर्को प्रश्न पनि म आफैसँग छ तेरो स्वर्णिम अब तँबाट अलगिँदैछ के तँ तेरो कल्पनाको स्वर्णिमलाई भेट्ने जित छाडिदिन्छस् यो तीन वर्षको बिचमा मैले महसुस गरिरहेछु श्याम मेरो स्वर्णिम बनेको छ उसको हरेक पल सहज बनेको छ स्वर्णिम श्याम स्वप्निलको जिन्दगीको आयाम अरू फराकिलो बनेको छ अबको केही महिनामा हामी दुईबाट तीन हुँदैछौँ मैले नछोएरै नदेखेरै प्रेम गरेको मेरो प्रिय स्वर्णिम यद्यपि म अझै पनि तिमीलाई प्रेम गरिरहेछु म आज पनि निरन्तर तिमीलाई सम्बोधन गरिरहेछु तिमी मेरो प्रेम महसुस गर्दैछौ नि होइन कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनेको वाचन स्वप्निल निरवको कथा संग्रह उज्यालोतिरको शीर्ष कथाको बाँकी अंशको वाचन थियो यो सँगै अब उज्यालोतिरको वाचन यहीँ पूरा हुन्छ केही बेरपछि हामी सरू पोखरेलको कथा संग्रह मुना टुसाएपछि भित्रका कथाहरू लिएर आउनेछौं उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो नाइन्टी नेटवर्क कार्यक्रम श्रोति सम्वेकमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै कालीकोटको रेडियो नयाँ कर्णाली जुम्लाको रेडियो कर्णाली हुम्लाको रेडियो कैलाश दार्चुलाको नयाँ नेपाल एफएम बैतडीको रेडियो सन्सेर अछामको रेडियो रामारोशन सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम कैलाली एफएम दैलेखको दुर्वतारा एफएम जाजरकोटको रेडियो हाम्रो पाइला सल्यानको रेडियो राप्ती बाँकेको रेडियो कोहलपुर कपिलवस्तुको रेडियो बुद्ध आवाजमा श्रुति सम्वेक सुनिरहनु भएको छ त्यसै गरी गुल्मीको रेडियो रेसुङ्गा बुटवलको रेडियो रिपब्लिक दाङको radio Madhyapashchim radio Prakriti FM र नयाँ युग एफएम रेडियो प्युठान बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम गोर्खाको गोरखकाली एफएम तनहुँको radio Bhanubhakta radio Dhorbarahi radio Bandipur र स्मार्ट एफएम पोखराको रेडियो तरंग पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर रूकुमको रेडियो सिस्ने फलेवासको रेडियो पर्वत चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवन मकवानपुरको हेटौँडा एफएम काभ्रे धुलीखेलको रेडियो सेफर्ड नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पाबाट पनि श्रुति सम्वेक सुनिरहनु भएको छ त्यसै गरी दोलखाजिरीको रेडियो हिमाली खोटाङको हलेसी एफएम रामेसापको रेडियो तीनलाल रौतहटको नुन्थर एफएम सर्लाहीको रेडियो एकता डुकडुकी एफएम र मुक्तेश्वर एफएम सिन्धुलीको रेडियो सहारा रेडियो बर्दिवास भोजपुरको radio Chomolungma FM radio Terhathum धरानको विजयपुर एफएम मोरङको रेडियो सुनाखरी विराटनगरको रेडियो पूर्वेली आवाज इटहरीको सप्तकोशी एफएम झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकमा आज हामी कथाहरू सुनिरहेका छौं अब हामी सरू पोखरेलको कथा संग्रह मुना टुसाएपछिबाट कथाहरू सुन्ने तर्खरमा छौं यस कथाभित्र दाहालगिनीदिले भूमिका लेख्नुभएको छ एउटा अन्त्यकी टुहुरीले मलाई धेरै रुवाई पाठकलाई पानीमा नुन पगाले चाहिँ पगाल्न सकेनन् भने रचनामा ज्यान छैन भन्ने परिभाषा लाग्छ तिम्रा नौवटा सृजनाले बेग्लै छङछङी मलाई दिए अर्थहीन अलि बेग्लो फेन्टासी र सिरुगाउँतिर पत्रकारिताको छायाको कथा लाग्यो अबका दिनमा उत्सर्ग दिवस र मुना टुसाएपछिलाई कुनै विश्वविद्यालयमा साहित्य पढाउनेले खोजिकन अध्ययन गर्नैपर्छ यदि गरेनन् भने त्यो शास्त्रीय विद्वानमा कहलिएको र स्थापित नै किन नहोस् समकालीन समाजमा उसको चेतनालाई हबुल्लाका बारीको बोगटे झैँ दन्त्यकथाका मिथमा नै टाँस्न सकिन्छ अब नहतारिकन सरूले सय कथा लेख्नेछे पछि आउने सय कथाले अरू हुद्दाले नाराले सम्पर्कले सम्पत्तिले स्थापित भएका कथाकारलाई धेरै दाउरा खाने भर्सेली भत्काउन अनिवार्य ठानिए जस्तै पार्नेछन् सुन्न चाहनेलाई सरूका अरू कथा आउँदैछन् भन्ने सुनाउँदै म हिँडिरहनेछु मिलेको मूल ओछ्यान मिलेको चौकी मिलेको मजेरीमा मिलेकै अघिनु भएको छरितो जहानले भरिएको ऋतु अनुसारका दुःखहरू सहेको आउजाउ गरी लाग्ने मायालु घर जस्तै लाग्नेछ छ यो कथा संग्रह भीडभित्रबाट यति भने भन्दै दाहाले गिनिदीले सरू पोखरेलको कथामाथि लेख्नुभएको भूमिकाको एउटा अंश यस्तो थियो अब सरू पोखरेलको कथा संग्रह मुना टुसाएपछिबाट हामीले सुन्ने कथाको शीर्षक एउटा अन्त्य कलङ्की बस पार्क मान्छेहरूको भिडभाड गाडीका लामहरू जाडो महिनाको बिहान आठ बजिसक्दा पनि हुस्सुले नउग्रेको काठमाडौँ म पोखरा जाने बस कुरिरहेकी थिएँ लौ आयो आजको ताजा खबर हातमा पत्रिकाको ठेली लिएर एउटा आठ दस वर्षीय बालक त्यहाँ उभिएका मान्छेहरूको अगाडि अगाडि कराइरहेको थियो ए फुच्चे ले त एउटा त्यही गाडी कुरिरहेको एकजना व्यक्तिले उसलाई बोलायो फुच्चेका आँखामा चमक देखियो उसले हतार हतार ठेलीबाट एउटा पत्रिका झिकेर त्यो मान्छेतर्फ बढायो उसले हातमा पत्रिका लिएर पढ्न थाल्यो फुच्चे उसको अगाडि उभिरहेको थियो अगाडिपट्टि एउटा गाडी आएर रोकियो त्यो मान्छे हतार हतार गाडीमा चढ्न खोज्यो फुच्चे कराउँदै थियो ए दाई पत्रिकाको पैसा खै त यहाँ खासै केही छैन के किन्नु लौ राख उसले पत्रिका फ्यात्त फालिदियो फुच्चेको अनुहारमा चमकर आयो ऊ फेरि अरू ग्राहक खोज्न अगाडि बढ्यो गुलाबी चुंदरी ल ल पोखरा एउटा बसको ढोकामा झुन्डिएर खलासी कराउँदै थियो मैले हात उठाएँ गाडी रोकियो म चढेँ ड्राइभरले मान्छे हुल्न गति मन्द गर्दै गाडीलाई अगाडि बढाउँदै थियो ओ भाते अलि चिच्याउन सक्दैनस् ड्राइभरले पछाडि फर्केर खलासीलाई अगार्यो तेह्र चौध वर्षको खलासी केटो घाँटीका नसा फुलाएर आउनुहोस् पोखरा पोखरा भन्दै कराइरहेको थियो यात्रीहरू भित्रिँदै थिए चढ्दा त राम्रोसँग दिनुपर्छ नि बुढाबुढी मान्छे झन्डै आमा लड्नु भएन वृद्धालाई सिटमा बसाएर खलासीलाई हपार्दै थिएन एउटी युवती खानीखोलामा चिया नास्ताको लागि गाडी रोकियो प्रायःजसो यात्रु उत्रँदै थिए म भने घरमै चिया पिएर निस्केको हुँदा एउटा किताब झिकेर सिटमै बसी पढ्ने तर्खरमा थिएँ खलासी केटो बसको क्याबिनभित्र सामानहरू यताउता गर्दै थियो ड्राइभर त्यहाँ थिएन मलाई त्यो फुच्चेसँग किन किन कुरा गर्न मन लाग्यो ए भाइ तिम्रो घर कहाँ हो मैले उसलाई सोधेँ जहाँ बस्यो त्यहीँ घर उसले प्याच जवाफ दियो कति पढेका छौ उसको शैलीलाई वास्ते नगरी मैले फेरि सोधेँ तिन पास गरेर छोडेको किन छोडेको त कसले पढाउँछ र पढ्नु बाबुआमा छैनन् मैले फेरि सोधेँ आमा मरिन् बाउले सौतिनी आमाले आयो रात दिन पिटाइ खाएर घर बस्न सकिएन गाउँकै दाइले गाडी चलाउँथ्यो यो काम पाएपछि स्कुल पनि छोडिदिएँ घर पनि छोडिदिएँ निकै सहजतापूर्वक बोल्दै ऊ ढोकाबाट बाहिर गयो बस कालो पिच बाटोमा सरर आफ्नो गन्तव्य नापिरहेको थियो बसभित्र कोही खाइरहेका कोही निदाइरहेका कोही पढिरहेका थिए भने कोही आपसी वार्तालापमा मग्न देखिन्थे फुच्चे खलासी केटो बाटोभरि बसको ढोकामा झुन्डिएर मान्छे भित्राउने र उतार्ने गर्दै थियो विभिन्न जोल्टिङ पार गर्दै ग्यारेर बस रोकियो ल ल खाना खान जाउँ बसभित्र यात्रुको निद्रा तन्द्रा सबै भगाउन चिरिट स्वरले खलासी गरायो बसका तातीहरू वरिपरि यात्रुहरू छरिएका छन् हामी आएको बसका सबै यात्रु उत्रँदै गए म पनि मन नलागी नलागि उत्रेँ मानौ कुनै नियम पुरा गर्नुपर्ने बाध्यता जस्तो यता दाजु यता ताजा खाना सफा टोयलेट आउनुहोस् बसको ढोकाबाट निस्कन नभ्याउँदै दुई तिनजना घेर्न आइसकेका थिए म नजिकैको होटलमा बसेँ बसभरिका धेरैजसो यात्रुको होली यहीँ खचाखच थियो जसले गर्दा होटलमा काम गर्ने चार पाँचजना केटाकेटीहरू हतारिएर ओहोर दोहोर गर्दै थिए कोही जुठा भाँडा उठाउँदै थिए कोही खाना थप्दै थिए ढ्याङ्ग आवाज आयो सबैको ध्यान त्यतातिर तानियो दस बाह्र वर्षकी ख्याउटी एउटी केटी दालको भाँडासहित कुर्सीमा ठोकिएर लडी दालका छिटा छिटी उछिटिएर कपडाहरू पर्नेहरू मुख फाल्दै उसलाई हकार्ने सुरमा थिए तर होटल मालिक निको डाँकोले सबै सेलाए यो केटी जहिले पनि यस्तै हो उसका अरठिला औँलाहरूले केटीको पातलो केसका जराबुत ल्याउन थाले कहिले खाना पोखेकी छ कहिले भाँडा फुटाएर चकनाचुर पारेकी छ यसरी साध्य लाग्छ ऊ केटीलाई घिसार्दै ढोकाबाट बाहिर धकेल्न थाली केटीको खुट्टा केमा ठोकियो बलबल्ती रगत बग्न थाल्यो थालको भाग अब रुचेन मलाई मनको कुनामा रहेको दयाले बगाल्यो आफूलाई थाम्न सकिनँ दिदी भइगयो अब नपिट्नुहोस् गल्ती भइहाल्छ जानी जानी गरेकी होइन नि खुट्टाबाट रगत बगेछ हेर्नुहोस् त मेरो सहानुभूतिका दुई शब्दले केटी अझ हिक्का छोड्न थाले तर होटल मालिकको रिस ममाथि खनियो तपाईँले थाहा पाउनु भएको छ यसले कति थोक बिगारेर नोक्सान पुर्याएकी छ लग्नुहोस् न दया लाग्छ भने टुरी हो धर्म लाग्छ भनेर ल्याएँ खाना चार पहर गोच्छे काम देखिहाल्नु भयो ग्राहकहरू पैसा तिर्न हतारिएकाले ऊ रातो अनुहार लगाएर फतफताउँदै गई म पैसा तिरिवरी त्यहाँबाट बाहिरिन लागेको थिएँ कुनै चिसो कुराले खुट्टामा नरम दबाब दियो टाउको निहुराएर हेरेँ ओहो त्यही केटी खुट्टा समाइरहेकी मैले उसलाई उठाएँ खुट्टा समाएकोमा गाली गरेँ तर उसका आँखाबाट अविरल धारा छुटिरहेका ओठ कपाएकी केही भन्न खोजेकी जस्तै तर बोली फुट्न नसकेको आफ्नी छोरी सुवासिनी झलक्क सम्झेँ दाँजेर हेरेँ उमेर उस्तै अबोध अनुहार छोरीको हटपातिदा टिटिट बसले हर्न बजायो सबै यात्रु बसभित्र छिरिसकेछन् हतारिएर जान खोजेँ अङ्कल मलाई पनि सँगै लग्नुहोस् न यहाँ सधैँ पिड्छन् फालेको भात खान दिन्छन् म हजुरको घरमा भाँडा माझ्छु कपडा धुन्छु जान्ने सक्ने सबै सघाउँछु मलाई दुई साग पेट भरिदिनुहोस् त्यति भए पुग्छ एउटा करुण अनुराधात्मक अनुरोधात्मक स्वरले पछ्यायो फर्केर हेरेँ उही केटी हात जोडिरहेकी म घोत्लिएँ मसँग बाध्यता थियो कार्यालयको कामले पोखरा जानु म फर्किँदा तिमीलाई सकेसम्म लग्छु अहिले म घर जाने होइन उसलाई आश्वासन दिएँ फुल्याएर बस चढेँ राई राई सारङ्गी बजाउँदै दुई बालक बसमा चढे उनीहरू सारङ्गीको धुनसँग गीत पनि गाइरहेका थिए एक्लो भयो हिँड्दैछौ बैरागी चालामा हे बाबा आमा छोडेर नजावाई बालक कालमा मारे ती दुई बालक सबै यात्रुका सिटको अगाडि अगाडि हात जोडेर दुई चार पैसा माग्दै बाहिरिए मेरो मानसपटलमा त्यो बिहानमा पत्रिका बेच्ने केटो बसको खलासी मुगलिङको होटलमा काम गर्ने केटी यी एकजोडी सारङ्गीबाट केटाहरू मडारिरहेका थिए यिनै केटाकेटीहरूका बारेमा सोच्दै मैले बाटो कटाएँ पोखरामा बस्दा पनि मैले उनीहरूलाई बिर्सन सकेको थिएन अझ बढी म त्यो होटलकै केटीलाई सम्झिन्थेँ होटल मालिक निको दया लागे लगेर पाल्नुहोस् न भन्ने वाक्यले मलाई घरिघरि घोचिरहेको थियो श्रीमतीले समय समयमा काम सघाउनेको खाँचो महसुस गरेकी छिन् स्कुल हालिदिन्छु छोरीलाई खेल्ने साथी पनि हुन्छे अलिअलि काम पनि सघाउँछे मनमनमा उसलाई साथै लग्ने निर्णय गरे सारी हो काठमाडौँ फर्कने क्रममा पुनः मुग्लिन झरेँ खाना खान त्यही होटलमा बसेँ मेरा आँखाले उसैलाई खोजिरहेका थिए तर ऊ कतै देखिएकी थिएन मैले होटल नै छेउ गएर उसको बारेमा सोधेँ ए त्यो जुना त्यो त मरी अस्ति गाडीले कुल्चेर मतर्फ हेर्दा पनि नहेरी कराईमा मासु बढ्दै जवाफ दिए साउनीले नजरिया श्रुति सम्वेकमा अहिले हामीले सुनेको कथा सरू पोखरेलको कथा संग्रह मुनाटो साएपछिको भित्रको एउटा अन्त्य शीर्षकको कथाको वाचन हो यसै कथा संग्रहबाट अब हामीले सुनाउने अर्को कथाको शीर्षक छ मुनाटो साएपछि आजकल मन गरौँ भएर आउँछ छोरीको अनुहार देख्दा आफूलाई दोषी ठान्छु भर्खर डेढ वर्ष पुगेकी छोरी दुई वर्ष पनि आमाको दुध खान नपाउने भई पेटको सन्तानले मेरो भोक निद्रा चयन सबै लुटेको छ तर घर परिवार श्रीमान सबैको चाहनाको अगाडि म आफूलाई ढालिदिन्छु आफ्नो इच्छा विपरीत पनि उसलाई जन्माउने भइरहेकी छु छोरी निदाइरहेकी हुन्छे म त्यो अबोध अनुहारमा हेर्छु टोलाउँछु बर र आँसु झार्छु बाहिर कतै हिँडेको बेला आमा बाबुका साथ एक्लो बच्चा देख्दा ईर्ष्या लाग्छ सोध्छु मेरी पुनुको यसरी हिँड्ने दिन आएन ऊ बुझ्न सक्ने छैन तर म उसलाई आफूले थ्याक्न सक्ने जति सबै खुसी दिन चाहन्छु बेटी जतिका खेल्ने कुराहरू किन्छु उसले बुझ्दै नबुझ्ने थरी थरी खेलौनाहरूले घर भर्छु तर पनि आफूले उप्रति ठूलो अन्याय गरेको अनुभूति सधैँ हुन्छ म उसलाई प्राय काखमा नै लिइरहन्थेँ यताउति कतै जाँदा आफ्नो शरीर कमजोर भए पनि बोकेर नै हिँड्थेँ लाग्थ्यो उसलाई मात्र मैले बोक्ने दिनहरू अब धेरै छैनन् म पुनलाई लिएर चिल्ड्रेन पार्क चिडियाघर हरेक घुम्न योग्य स्थानमा पुग्थेँ तर ऊ त्यति बुझ्ने भइसकेकी थिइनँ खालि मेरो आत्मसन्तुष्टिको लागि जब पेटको बच्चा चलमलाउँथ्यो त्यतिखेर अझ बढी दुःखी हुन्थेँ छोरी सम्झेर नास्रिन्थेँ मलाई भेट्न आउनेहरू अथवा भेट हुनेहरू पुनुलाई काखमा बोकेको बेला भन्ने गर्थे कठै सानै छ अब त काखमा पनि भाइ हो कि बहिनी बस्ने होला सुनेर खल्लो लाग्थ्यो ठूलो अपराधी सर मान्थे आफूलाई क्रमशः मेरो अर्को बच्चा जन्मने दिन पनि आयो अस्पताल जाने तयारीका लागि घरमा सामानका झोलाहरू मिलाउँदै थिएँ मामु हजुर कहाँ जाने म पनि जान्छु छोरी मसँग टाँसिएर सामानको झोला सकिन सकी बोक्न खोज्दै थिएँ मैले छोरीलाई आमासँग माइती पठाइदिने विचार गरेँ आमाको आँखा पनि रसाएको थियो त्यतिखेर प्रसव पीडा सुरु हुन थालिसकेको थियो मलाई प्रसव पीडा जत्तिकै अर्को दुखाइ पनि थियो त्यो छोरीसँग बिछोडिनु मैले सोचेँ मेरी सानी छोरी म फर्किँदा दिदी भइसक्छ मसँग सुत्न पाउँदिनँ मेरो काखमा चाउन्जेल बस्न पाउँदिनँ अस्पतालमा भर्ना भए प्रसुति गृह पेट नदुखेको बेला बाहिर बच्चाहरूको चिच्याहाट सुनिन्थ्यो छोरी सम्झिन्थे मलाई लेबर रुममा लगियो त्यहाँ म जस्ता धेरै महिलाहरू थिए कोही चिच्चाइरहेका थिए ऊ र आहा गर्दै भने कोही छिनछिनमा अमिलो अनुहार बनाउँदै कोल्टी फेरिरहेका थिए मलाई बेडमा सुताइयो मामु म जससँग भएँ उठेर हेरेँ छोरीकै उमेरको एउटा बच्चा सायद उसकी आमालाई त्यहाँ राखिएको थियो बोलाउँदै दौडेर उसको आमा छेउ पुग्यो मैले फेरि छोरी सम्झेर खप्न सकिनँ आँखाबाट आँसु झरिरहेको थियो नरुनुहोस् अहिले भर्खर आउनुभएको छ अझै कति छ पहिलो बच्चा हो एकजना नर्सले मलाई प्रसव वेदनाले रोएको भन्ने ठानेर ढाडस बाँध्न थालिन् मलाई प्रसव पीडा नभई छोरीको सम्झनाले पगालेको थियो मैले बच्चा जन्माएँ छोरा मलाई बच्चा दिइयो पहिलो हो होइन के थियो पहिलो छोरी ए राम्रो भयो छोरा जन्मेछ उनीहरूका कुराले मलाई अझ बढी दुख्यो कतै मेरी पुनु छायामा त पर्दिन छोरा पाएकोमा मलाई कुनै हर्ष थिएन मलाई यतिखेर जे पाए पनि हर्ष भन्ने अवश्य हुने थिएन मलाई भोलिपल्ट डिस्चार्ज गरियो अस्पतालबाट बच्चा लिएर निस्कँदा आमाको मन कति फुरुङ्ग हुन्छ त्यो मलाई छोरी जन्मदाको अनुभव छ तर यसपालि मलाई त्यस्तो केही भएन बल्ल नातिको मुख देखियो सासूआमाको खुसी सीमा बाहिर थियो उहाँको अनुहार पहिला छोरी जन्मदा पनि सायद त्यति हँसिलो थिएन मेरो मन कुडियो तर म केही बोलिनँ हामी घरमा पुग्यौँ मैले नन्दलाई माइतीबाट छोरी ल्याइदिनु भने अह हुँदैन भाइलाई डाहा गर्छे सासूआमाले बिचैमा रोक्नुभयो सँगै सुत्छु भनेर पिरोल्छे गाह्रो हुन्छ नन्दले थपिन् आफ्नो घरमा आफ्नै आमासँग सुत्न पनि त्यो सानी बालिकालाई बन्देछ कति न्यास्री होला आमा छोरी के गर्दैछे मैले अधैर्य भएर आमालाई माइतीमा फोन गरेँ खेलिराखेकी छे घरिघरि मामु कहिले आउने मामुले सानो भाइ ल्याउने हो भन्छे कति पनि पिरोलेकी छैन आमाले भन्नुभयो मामु हजुरले सानो भाइ ल्याउनु भयो छोरी फोनमा बोली उसको बोली सुनेपछि पुनः आँखा भरिएर आए उसलाई भेट्ने लालसा अझ बढेर आयो ऊ भाइ आउने खबरले धेरै खुसी भएकी छ उसले यहाँ दुःख दिन्न भनेर मैले सबैलाई भने बल्ल बल्ल सबैजना छोरी ल्याउन राजी भए म ऊ कतिखेर आउली भनेर बाटो हेरिरहेँ ऊ आमाको हात समातेर आई ढोकाबाट मलाई चियाई दौडेर आइन आमासँग टाँसिरहे मैले आऊ भनेर इसारा गरेपछि भने लुसुक आई कहाँ काखमा लिन खोजेको नचाहिने कुरा नगर आमा आत्तिनु भयो हेर्नुहोस् न सम्झिनेज्यू मैले यसलाई अहिले नल्याउँ यहाँ सताउँछे भाइलाई पनि झम्टेली आँखा घोस्ली जतिखेर पनि देखेपछि मामु मामु भन्छे भने बुहारी मान्दिनन् सासुआमाले थप्नुभयो छोरीले भाइलाई हेरिरहे बिस्तारै नजिकै गई लौ न भाइलाई के गर्न आँटी त्यहाँ भएका सबै आत्तिएर कराए छोरीले भाइको निधारमा चुप्प मुहाई खाई मामा बुबु खुवाउनु न भाइलाई ऊ फर्केर आमाको काखमा गएर बसी कठै मेरी दुई वर्षकी छोरी आफै दुध खाने उमेरकी छ समयले कति छिटो उसलाई दिदी बनाइदियो उसले आफू दिदी भएको महसुस पनि गरिसकी यो नानुको भाइ हो यसलाई माया गर्नुपर्छ सानो छ मामुसँग सुत्छ बुबु खान्छ मामुलाई अय्या भएको छ तिमी टाढेबाट हेर अनि बाबासँग नुनु गर दादा दिदीहरूसँग खेल आमा उसलाई सम्झाइरहनु भएको थियो हस् ऊ आज्ञाकारी भन्छे सबैजना त्यहीँ थिए ऊ बाहिर निस्के सबैजना त्यहीँ थिए ऊ बाहिर निस्की केटाकेटी हो सानै छेप बुझ्दिनँ यसलाई एक्लै नछोड्नु आँखा घोचिदेली कुल्चेली आफू नहुँदा ढोका लगाउनु सबैको माया यही बच्चामा थियो उसको बारेमा कसैले केही भनेनन् छोरी एकछिनमा आई सकि नसकी खेलौनाको पोको बोकेर ए ए भाइमाथि फाल्ने भयो अब सासुआमा चिच्याउनु भयो ऊ म नजिकै आई मलाई आफ्नो खेलौनाको पोको दिए मामु यो अब भाइले खेल्छ म त अब दिदी उसका आँखा भाइमाथि थिए आयो सबै सुख हराए सधै चोट पायो म डुब्नु जाऊंगा कहीं ले इशारा श्रुति सम्वेगमा यतिन्जेल तपाईँ सरु पोखरेलका कथाहरू सुन्दै हुनुहुन्थ्यो मुना टुसाएपछि कथा संग्रहबाट हामीले एउटा अन्त्य र शीर्ष कथा मुना टुसाएपछिको वाचन आजको श्रुति सम्वेकमा सुन्यौं यो वाचनसँगै आजलाई श्रुति समयको समय सकिँदैछ कार्यक्रमबारे तपाईँका सल्लाह सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम Shruti Sambek Ujyaalo ninety network post box number छ चार छ नौ काठमाडौँ इमेलका लागि S H R U T I Shruti at UNN dot com dot NP हवस् त अर्को साता कृष्ण धरावासीको कथा झोलाको वाचन लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बिदा चाहन्छौ शुभरात्री